money, peme, om mani peme. ज्यान छ टाढा तै पनि मन आउँदैछ आज खोल्नुहोस् है रेडियो गजल गुन्जन आउँदैछ आज अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा कार्यक्रम गजल गुन्जन हरेक बुधबार राति नौ पन्ध्र बजे मात्र रेडियो देवदह एक सय छ थोप्लो छ मेगा हर्समा गजलको विकास स्रष्टाको सम्मान गजल गुञ्जनको अभियान सजाए धमनी र सिरा बनाएर बनाएर सजाए धमनी र सिरा बनाएर चिरी मुटु चिरा चिरा बनाएर रगत र पसिना निचोरेर बेचे नसाहरू सबै कुटिरा बनाएर सजाए धमनी र सिरा बनाएर चिरी मुटु चिरा चिरा बनाएर आखिरमा आफै आखिरमा आफै बेकममा भएँ पत्थरलाई मैले हिरा बनाएर जिन्दगी जिउन सजिलो भएको छ हो जिन्दगी जिउन सजिलो भएको छोडेपछि उसले किरा बनाएर मेरो मासुको परिकार बनाउँछ मेरो मासुको परिकार बनाउँछ रगत ऊ पिउँछ मदिरा बनाएर सजाय धमनी र सिरा बनाएर चिरी मुटु चिरा चिरा बनाएर नमस्कार अनि हार्दिक स्वागत टक्राउन चाहन्छु कार्यक्रम गजल गुन्जनको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्णलाई सदा जस्तै आज पनि आवाजबाट उपस्थित छु म युवराज लामी छने प्रदीप कार्यक्रम गजल गुन्जनको साथमा त्यस्तै गरी तर्फबाट मिठो साथ रहेको छ मुकेशको अलिकति भावनाका कुरा अलिकति सृजनाका कुरा अनि अलिकति गजलका कुरा लिएर तपाईँहरूमा आज उपस्थित भइसकेका छौँ र आजको कार्यक्रमको प्रारम्भमा मैले गजल वाचन गरेको थिएँ शिशिर कुमार अधिकारी समीर हुनुहुन्छ दैलेख मित्रको उहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु यी सुन्दर शेरहरूको लागि र आज पनि हामी कार्यक्रममा सदा जस्तै तपाईँहरूकै आवाजबाट गजल सुन्छौँ शून्य एकात्तर पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर आउँदै गर्नुहोला त्यति जेलको लागि यो साङ्गीतिक आवाज तपाईँ सम्पूर्णको लागि सधै आखा वरी परी सधै आखा वरी परी हृदय हार्दिक स्वागत गर्न चाहन्छु पुनः एकपटक तपाईँ सम्पूर्णलाई सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवदह एक सय छ थोपलो छ मेगा हाजमा तपाईँ पनि आउनुहोस् तपाईँका आफ्ना गजलहरूको साथमा त्यसको लागि शून्य एकहत्तर पाँच सत्तर सात सय पैँतिस खुला गरिसकेका छौँ यति बेला फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्कार हजुर आराम हुनुहुन्छ एकदम हामीहरू पनि ठिकै छौँ मानन्दाजी के गर्दै हुनुहुन्छ काठमाडौँको जाडो खाँदै हुनुहुन्छ है अनि खानपिन भयो ए ए ए हो हाम्रो पनि खानपिन भइसक्यो भन्नुपर्छ ल त्यसो भने सुरु हुन्छ मेरो नखाएको बिष पनि अक्षर लाग्दो रहेछ नखाएको बिष पनि अक्षर लाग्दो रहेछ नदुखेको यो घाउ भित्रभित्रै पाक्दो रहेछ नखाएको बिस पनि अक्सर लाग्दो रहेछ मर्दा पर्दा साथ भन्थे झुठो बयान दिएछे मर्दा पर्दा साथ भन्थे झुठो बयान दिएछे धनाद्य वाला सजिलै जाग्दो रहेछ नदुखेको यो घाउ भित्रभित्रै पाक्दो रहेछ मेरो विरुद्ध उजुरी मायाको चिनो तारिक मेरो विरुद्ध उजुरी मायाको चिनो तारिक धाउँदा धाउँदै खै जिन्दगी नै थाक्दो रहेछ नदुखेको यो घाउ भित्रभित्रै पाक्दो रहेछ मनभरि व्यग्र तृष्णा भोकाएका ती नजर मनभरि व्यग्र तृष्णा भोकाएका ती नजर खै आज भोलि गाडी अन्तै अन्तै हाँक्दो रहेछ नदुखेको यो घाउ भित्रभित्रै पाक्दो रहेछ अब अन्तिम सेयरमा किन मन बदलिएछ मेरो मृत्यु मृत्युवरण किन मन बदलिएछ मेरो मृत्युवरण भाकल गरी देवता मन्दिर गए भाग्दो रहेछ नखाएको विष पनि अक्षर लाग्दो रहेछ नदुखेको यो घाउ भित्रभित्रै पाक्दो रहेछ धन्यवाद आहा नदुखेको यो घाउ भित्रभित्रै पाक्दो रहेछ भित्र मन जलिरहेको छ यस्तै यस्तै थिए यी सेयरहरूमा कुराकानीहरू है ल सम्पूर्ण श्रोताका त्यहाँका श्रोता साथीहरूलाई पनि मेरो न्यानो अभिवादन नमस्कार हुन्छ अहिले छुट्टिन्छौँ मानन्दरजी शुभरात्रि हस् धन्यवाद शुभरात्रि मानन्दर अभागी आउनुभएको थियो काठमाडौँबाट गजलका सेयरहरू राखेर गइसक्नु भएको छ अबको पालो तपाईँको शून्य एकात्तर पाँच सतहत्तर सात सय पैँतिसमा आउँदै गर्नुहोला यहाँनिर अर्को गजल राख्छु बालकृष्ण भट्टराईको मैले मर्दा आँसु धारा बगाउने कति होलान् मेरो लासमा फुलमाला चढाउने कति होलान् मैले मर्दा आँसु धारा बगाउने कति होलान् मेरो लासमा फुलमाला चढाउने कति होलान् छाती पिट्दै रुन्छिन् होला कठै मेरी प्रियसीले छाती पिट्दै रुन्छिन् होला कठै मेरी प्रियसीले पछ्यौरीले मुख छोपी रमाउने कति होलान् बेहोस हुन्छन् आमा पक्कै मेरो लास देखेपछि बेहोस हुन्छन् आमा पक्कै मेरो लास देखेपछि आँसु पुज्दै मेरो लास जलाउने कति होलान् सँगै जान्छु भनी मेरी प्रियसीले ढिपी गर्दा सँगै जान्छु भनी मेरी प्रियसीले ढिपी गर्दा उनको मन बुझाएर बसाउने कति होलान् वैंश छँदा बल छँदा सिङ्गो समाज आफ्नो भा छ पक्का पनि वैश छँदा बल छँदा सिङ्गो समाज आफ्नो भाषा म मरे नि मेरो घर सघाउने कति होलान् मैले मर्दा आँसु धारा बगाउने कति होलान् मेरो लासमा फुलमाला चढाउने कति होलान् धन्यवाद दिन्छु स्याङ्जाका मित्र बालकृष्ण भट्टराईलाई यति बेला फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ अनि गजल सुनौ हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्नुभयो म सीता सीताजी आराम हुनुहुन्छ हजुर एकदम हामीहरू पनि ठिकै छौँ भन्नुपर्छ खानपिन भयो भयो अनि हजुरको एकदम हामीहरूको पनि भइसक्यो भन्नुपर्छ ल त्यसो भने गजल सुन हुन्छ है दुई दिनमा छुट्ने माया लायो र के काम दुई दिनमा छुट्ने माया लायो र के काम तिलाभा जुभिता कसम खायो र के काम दुई दिनमा छुट्ने माया लायो र के काम देखे जति आफ्नो ठान्ने बानी रहेछ तिम्रो देखे जति आफ्नो ठान्ने बानी रहेछ तिम्रो उसलाई जस्तो जवानी थियो पाएर के काम इला भाकी बुटा कसम छाएर के काम दुई दिन मै झुक्ने माया लाएर के काम अर्कैसँग हात गाँसी बेसी झर्दै देखेपछि अर्कैसँग हात गाँसी बेसी झर्दै देखेपछि बेर्थै तिनलाई देउरालीमा धाएर के काम फुल जस्तो जवानी थियो पाएर के काम किला भाग्य विधाता छाएर के काम मेरो सोझो मन भात्यौ मायान्तै सारी गयौ मेरो सोझो मन भात्यौ मायान्तै सारी गयौ आखिर तिमीलाई मैले मात्रै चाहेर के काम फुला जस्तो जवानी थियो पाएर के काम किला भाकी विधाता छाएर के काम दुई दिनमै फुट्ने माया लाएर फुलमाथि घुम्ने त्यो भमराको चाल रहेछ फुलमाथि घुम्ने त्यो भमराको चाल रहेछ तिमीलाई पाउने सपना मनमा सजाएर के काम आखिर तिमीलाई मैले मात्र चाहेर के काम भेट्न तिमीलाई देउरालीमा धाएर के काम फुला जस्तो जवानी थियो पाएर के काम किला भागी भिजाएका छन् छाएर के काम दुई माया लाएर के काम हजुर धन्यवाद आखिर तिमीलाई मैले मात्रै चाहेर के काम है माया त दोहोरो हुनुपर्छ नि भन्दै हुनुहुन्थ्यो खुसी लाग्यो सीताजी सुन्दर सेयरहरू पस्किदिनु भयो सम्पूर्ण श्रोताहरूलाई सम्झिँदै गर्नुहोला भन्दै अहिलेलाई शुभरात्रिको साथ विदा गर्छु नमस्कार सीता पौडेल हुनुहुन्थ्यो बडेराबाट नवलप्रासीको यहाँनिर अर्को गजल राख्न मन लाग्यो जितु खड्का गाउँले हुनुहुन्छ मोरङ उर्लाबारीबाट गजल पठाउनु भएको छ निकै रमाइलो गजल न खेलाडी न खेल भएर पो गजलकार भएँ पाँच कक्षामा फेल भएर पो गजलकार भए न खेलाली न खेल भएर पो गजलकार भए पाँच कक्षामा फेल भएर पो गजलकार भए जुनेलीको जुन तिमी उजेलीको घाम तिमी घाम हुँदै ओझेल भएर पो गजलकार भए न खेलाडी न खेल भएर पो गजलकार भए पाँच कक्षामा फेल भएर पो गजलकार भएँ बाह्रखरी जानेकै थिएँ रस्तो दीर्घ किन सिक्नु बाह्रखरी जानेकै थिएँ रस्व दीर्घ किन सिक्नु शब्दको नै रखेल भएर पो गजलकार भए पाँच कक्षामा फेल भएर पो गजलकार भए अहम्ताको कुम्लो भिरी साहित्यमा छिरीदेखि अहम्ताको कुम्लो भिरी साहित्यमा छिरेदेखि जङ्गली त्यो बँदेल भए र पो गजलकार भए पाँच कक्षामा फेल भएँ र पो गजलकार भएँ श्रीमतीले गाली गर्छे सुको कमाई छैन भन्दै श्रीमतीले गाली गर्छे सुको कमाई छैन भन्दै न नुन भए न तेल भए र गजलकार भए पाँच कक्षामा फेल भए र गजलकार भए न नुन भए न तेल भए र गजलकार भए धन्यवाद दिन्छु रुलाबारीका मित्र जितु खड्का गाउलेजीलाई यति बेला फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्ते राज्य नमस्कार हजुर कहाँबाट को बोल्नुभयो हजुर पाल्पारामपुरदेखि समीर पौडेल समीर पौडेलजी आराम हुनुहुन्छ हजुर आराम अनि तपाईँ एकदम हामीहरू पनि ठिकै छौँ कता हुनुहुन्छ त्यसलाई रामपुर नै हो हजुर रामपुरतिरै भन्नुभयो के छ मेलो मेसो रामपुरतिरको हजुर ठिकै ठिकै छ जाडोले कतिको सताइरहेको छ जाडो जाडै छ कालीको यो चिसो छ पक्का पनि काली गण्डकीको तिर है हजुर हजुर पक्का पनि चिसोबाट बस्नु होला है ल गजल सुनौ यति चोखो माया छोडेर रोएँ गन्तव्यमा नपुग्दै बाटो मोडेर रोएँ आज विश्वास भएको जीवन आज विश्वास भएको जीवन धोका दिअन्तै नाता जोडेर रोएँ यति चोखो माया छोडेर रोएँ उनकै यादले बाबु बाबुआमालाई बिर्सेर उनकै यादले बाबु बाबुआमालाई बिर्सेर जीवन धराशाही बनाई छोडेर रोएँ यति चोखो माया छोडेर रोएँ आज यति घात भएको छ जीवनलाई आज यति घात भएको छ जीवनलाई दुई मुटी यो टुक्रा टुक्रा पारी छोडेर रोएँ यति चोखो माया छोडेर रोएँ तिमी अनि राष्ट्रको लागि बलिदान भन्नेले तिमी अनि राष्ट्रको लागि बलिदान भन्नेले आज सातो छोडी पराई घुम्टो ओढेर रोएँ यति चोखो माया छोडेर रोएँ गन्तव्यमा नपुग्दै बाटो मोडेर रोएँ हजुर गन्तव्यमा नपुग्दै बाटो मोडेर रोएँ है प्यासोहरूलाई रोक्नु होला खुसी लाग्यो समीरजी सम्झिनु भयो है ल शुभरात्रि शुभ पनि तपाईँलाई शुभरात्रि समीर पौडेल आउनुभएको थियो रामपुर पाल्पाबाट अबको पालो तपाईँको शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिसमा मात्र गजलको साथमा आउनुहोला यही कामना गर्छु अर्को गजल छ हामीसँग रेडियो देवदहको पेजमा पोस्ट गर्नुभएको छ विवश शर्मा हुनुहुन्छ पाँच थरका मित्र हाल दोहा कतारबाट हामीलाई गजल प्रेषण गर्नुभएको छ आमाप्रति समर्पित गजल छ यो तिमी भन्दा अरू कोही छैन यहाँ महान आमा तिमी जस्तो अरू कोही छैन यहाँ समान आमा तिमी भन्दा अरू कोही छैन यहाँ महान आमा तिमी जस्तो अरू कोही छैन यहाँ समान आमा नौ महिना कोखमा राखी जन्म दियो संसारमा च्यार रुँदा भोको सम्झी गरायो स्तन पान आमा तिमी भन्दा अरू कोही छैन यहाँ महान आमा हुर्काई बढाई पढाई ठुलो मान्छे बनाउनलाई हुर्काई बढाई पढाई ठुलो मान्छे बनाउनलाई भोक तिर्खा केही नभनी साह्रै व्यवधान आमा तिमी भन्दा अरू कोही छैन यहाँ मान आमा तिमी जस्तो अरू कोही छैन यहाँ समान आमा भगवान तिमी भगवान तिमी संसार तिमी सबै थोक तिमी नै हौ जति गरे कमै हुन्छ मातृत्वको बयान आमा तिमी भन्दा अरू कोही छैन यहाँ महान आमा तिमी जस्तो अरू कोही छैन यहाँ समान आमा तिमी बिना अधुरो छ जहाँ गए नि यो जिन्दगी हो तिमी बिना अधुरो छ जहाँ गए नि यो जिन्दगी तिम्रै चरणमा राखिदिन्छु एक मुठी प्राण आमा तिमी भन्दा अरू कोही छैन यहाँ महान आमा धन्यवाद दिन चाहन्छु विवस शर्माजीलाई यति बेला फोन सम्पर्कमा साथी हुनुहुन्छ अरे उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नुभयो हजुर म प्रकाश इच्छुक सुनलबाट प्रकाश इच्छुक ज्याराम हुनुहुन्छ हजुर एकदमै आफू एकदम हामीहरू पनि ठिकै छौँ प्रकाशजी के गर्दै हुनुहुन्छ हजुर म अहिले अध्ययन गर्दैछु भनेपछि खानपिन भइसक्यो हजुर खानपिन भइसक्यो ल त्यसो भने गजल सुन ल हस् मसँग अहिले यो नयाँ जल्दो बल्दो गजल त छैन हजुर म एउटा बासी गजल सुना है अवश्य पनि हजुर पैँसठी सालमा मैले लेखेको गजल हो हजुर ल है त अवश्य मैले लेख्ने गजलको बहरमा छौ तिमी मैले लेख्ने गजलको बहरमा छौ तिमी माया बग्ने नसाको त्यो नहरमा छौ तिमी मैले लेख्ने गजलको बहरमा छौ तिमी विश्वास मेरो आस्था मेरो भरोसा हो मेरो विश्वास मेरो आस्था मेरो भरोसा हो मेरो हृदयको मेरो छोडी सहरमा छौ तिमी माया भग्ने नसाको त्यो नहरमा छौ तिमी मेरो अन्तिम गन्तव्य पर छैन तिमी भन्दा मेरो अन्तिम गन्तव्य पर छैन तिमी भन्दा मेरा इच्छा आकाङ्क्षा रहरमा छौ तिमी हृदयको मेरो छोडी सहरमा छौ तिमी मन्द मन्द पवनमा पाउँछु तिमीलाई मन्द मन्द पवनमा पाउँछु तिमीलाई पवन सँगै बगिजाने लहरामा छौ तिमी मेरा इच्छा आकाङ्क्षा रहरामा छौ तिमी माया बग्ने नसाको त्यो नहरामा छौ तिमी मैले लेख्ने गजल बहरमा छौ तिमी हजुर यति नै आहा मैले लेख्ने गजलका बहरहरूमा छौ तिमी है खुसी लाग्यो प्रकाशजी सम्झिनुभयो भयो अनि सुन्दर चेरहरू पस्किदिनु भयो सम्पूर्ण श्रोताहरूको लागि निकै आभारी छौँ तपाईँप्रति शुभरात्रि प्रकाश इच्छुक आउनुभएको थियो सुनौलबाट आफ्नो आवाजबाट आफ्ना गजलका शेरहरू वाचन गरेर गइसक्नु भएको छ अबको पालो तपाईँको यहाँनिर दिपक भोजपुरेले हामीलाई देउराली नौ भोजपुर हाल दुबईबाट गजल प्रेषण गर्नुभएको छ म तपाईँहरूमा आज पस्किन चाहन्छु दिन ढलेपछिको अँधेरी रातमा आउनु तिमी चिसो चिसो मौसमको साथमा आउनु तिमी दिन ढलेपछिको अँधेरी रातमा आउनु तिमी चिसो चिसो मौसमको साथमा आउनु तिमी मुखले बोलाउँदा समाजले थाहा पाउलान् मुखले बोलाउँदा समाजले थाहा पाउलान् आँखै आँखाको बातमा आउनु तिमी दिन ढलेपछिको अँधेरी रातमा आउनु तिमी चिसो चिसो मौसमको साथमा आउनु तिमी आकाशको तारा झार्छु भन्ने विश्वास नगरी आकाशको तारा झार्छु भन्ने विश्वास नगरी चौको माया गर्ने मेरो पासमा आउनु तिमी दिन ढलेपछिको अँधेरी रातमा आउनु तिमी चिसो चिसो मौसमको साथमा आउनु तिमी माया पिरतीका मिठा कुरा गरी बसौँला माया पिरतीका मिठा कुरा गरी बसौँला न्यानो यो अङ्गालोको साथमा आउनु तिमी दिन ढलेपछिको अँधेरी रातमा आउनु तिमी चिसो चिसो मौसमको साथमा आउनु तिमी आहा निकै मिठो गजल थियो दीपक भोजपुरेको र अन्तिम शेरमा चाहिँ यहाँनिर काफिया दोहोरिएको छ मतलाको यहाँनिर साथमा आउनु तिमी दिन ढलेपछिको अँधेरी रातमा आउनु तिमी चिसो चिसो मौसमको साथमा आउनु तिमी मतलामा जोडिसक्नु भएको छ भने अन्तिम शेरमा पनि साथमा आउनु तिमी भनेर यहाँले काफिया दोहोऱ्याउनु भएको रहेछ नदोहोरिएको राम्रो हो भन्न त पछिल्लो समयमा गजलकारहरूले काफिया दोहोऱ्याएको पाउँछौँ हामी तर पनि यस्तो नहोस् आगामी दिनहरूमा होला यही कामना गर्न चाहन्छु दिपकजी निकै सुन्दर सुन्दर सेयरहरूको लागि यहाँहरूलाई धन्यवाद दिन चाहन्छु यहाँनिर तपाईँहरू माझ दिपकजीको गजल राखेँ त्यसपछि अर्को गजल छ हामीलाई माधव सागरले मोरङबाटै बेलवारी तिन मोरङ हाल इन्डियाबाट गजल प्रेषण गर्नुभएको छ आज केही नयाँ साथीहरूको गजल छ हामीसँग रेडियो देवदहको पेस के अरे पोज पोस्ट भएको छ रेडियो देवदहको पेजमा ती गजलहरूलाई तपाईँहरू माझ पस्किने प्रयास गरिरहेको छु मैले माधव सागरले हामीलाई भारतबाट गजल प्रेषण गर्नुभएको छ यहाँनिर राख्छु अब यसरी युद्ध जितेर पनि आज म हारेको छु तिम्रो चाहनालाई मैले सहर्ष स्वीकारेको छु युद्ध जितेर पनि आज म हारेको छु तिम्रो चाहनालाई मैले सहर्ष स्वीकारेको छु एक दिन त पक्कै पनि तिमीले मलाई बुझ्छौ भनी हरपल पल हर दिन प्रतीक्षामा आफूलाई पारेको छु तिम्रो कोमल भावनामा चोट पर्ला भनी मैले आफ्ना इच्छा आकाङ्क्षाहरूलाई घरिघरि मारेको छु तिमीलाई खुसी राख्छु तिमीलाई खुसी राख्छु कर्तव्य हो मेरो भनी तिम्रा सबै दुःख पीडा आफूतिरै सारेको छु मलाई उदासदेखि तिमीले के हो भनी प्रश्न गर्दा जबरजस्ती मुस्कुराउँदै त्यो पल मैले टारेको छु युद्ध जितेर पनि युद्ध जितेर पनि आज म हारेको छु तिम्रा चाहनालाई मैले सहर्ष स्वीकारेको छु धन्यवाद दिन चाहन्छु माधवजीलाई सुन्दर सेरहरूको लागि त्यस्तै गरी अर्को गजल छ हामीसँग यहाँनिर पठाउनु भएको छ न्यु स्टार ग्रुपबाट अन्जान आशिष घिमिरे राजगढ चार जनता चोक झापा नेपाल र हाल दोहा कतारबाट हामीलाई गजल प्रेषण गर्नुभएको छ म तपाईँ माझ राख्न चाहन्छु अबको क्रममा यसरी मान्छे भन्दा मान्छे सानो जात फरक मान्छेको मान्छे भन्दा मान्छे सानो जात फरक मान्छेको काटे रगत रातै आउँछ हात फरक मान्छेको तैँले छोएको खानुहुन्न मन्दिरभित्र हुन्न जातित्वको जन्जालभित्र घात फरक मान्छेको मानवताको संसारभित्र छुवाछुतको पर्खाल यहाँ त भन्दा म पो ठुलो सात फरक मान्छेको रोक्नै पर्छ जातीय दङ्गा मानवता अस्तित्व एकताको फुलबारीमा पात फरक मान्छेको मन्दिर एकै धर्म एकै फरक यहाँ मान्छे भयो व्यवहार सबको एउटै थियो बात फरक मान्छेको छुवाछुतको अन्त्य गर्न मानवताको बिभुल फुक्छु एकताको साथ जुट्यो तात फरक मान्छेको अब त बिउजिदेऊ मान्छे ठुलो जात भात होइन मर्नै पर्छ सबले एक दिन रात फरक मान्छेको तपाईँहरू माझ भर्खरै यहाँनिर मैले गजल पस्केको थिएँ न्यु स्टार ग्रुपका आशिष घिमिरेको धेरै गजलहरू छन् हामीसँग क्रमशः वाचन गर्दै जानेछौँ यति बेला भने एउटा साङ्गीतिक आवाज तपाईँ सम्पूर्णको लागि खोरे गजल खोरे गजल खोरे गजल खोरे गजल गजल गजल गजल गजल माझमा बाघमा फुलेका फुल भरको माझमा बाघमा फुलेका गुलाब मन पराएपछि गुलाब मन गजल कोरे Gazalikuri, Gazalikuri, Gazalikuri, Gazalikuri. फलहारु सम्झिँदै मिलन काति फल गजल को रे गजल को रे गजल को रे गजल को रे गजल को रे गजल को रे रातिमा निधन आएपछि गजल को रे रातिमा निधन आएपछि गजल को आहा रातिमा निध नआएपछि गजल कोरे कतिले वियोगमा कोर्छन् गजल हरेक मान्छेका आफ्ना आफ्नै समस्यामा कोर्छन् र खुसियालीमा पनि कोर्छन् यस्तै यस्तै थियो यहाँनिर वरिष्ठ गजलकार एवं गजल प्राज्ञ बोध राणाको गजल राख्न मन लाग्यो तपाईँहरू सम्पूर्ण माझ आजको श्रृङ्खलामा र राख्न चाहन्छु अबको क्रममा बोध राणाका शेरहरू तपाईँप्रति आगो निभाउनु छ पानी बनेर आऊ चर्को छ जिम्मेवारी ज्ञानी बनेर आऊ आगो निभाउनु छ पानी बनेर आऊ चर्को छ जिम्मेवारी ज्ञानी बनेर आऊ देखिन्छ यो जमाना बलियाको चाकरीमा देखिन्छ यो जमाना बलियाको चाकरीमा कमजोरमा मदतको खानी बनेर आऊ सौगात हुन्छ बानी आघात हुन्छ बानी सौगात हुन्छ बानी आघात हुन्छ बानी दुनियाँले आहा भन्ने बानी बनेर आऊ भित्ता मुसार्न बाध्य रित्ता नजर पनि छन् भित्ता मुसार्न बाध्य रित्ता नजर पनि छन् रित्ता नजरको प्यारो नानी बनेर आऊ हामी दुई मिलेमा दमदार शेर बन्छ हामी दुई मिलेमा दमदार शेर बन्छ उला म बन्छु तिमी सानी भनेर आऊ आगो निभाउनु छ पानी भनेर आऊ चर्को छ जिम्मेवारी ज्ञानी भनेर आऊ आहा वरिष्ठ गजलकार एवं गजल प्राज्ञ बोध राणाको गजल तपाईँहरू माझ पस्के यहाँनिर अर्को गजल छ हामीसँग गजल प्रेषण गर्नुभएको छ तारप्रसाद अधिकारीले इलामबाट यादको मेलामा आँसु झारेर आएँ फर्किँदा बाँसैमा साँझ पारेर आएँ यादको मेलामा आँसु झारेर आएँ फर्किँदा बाँसैमा साँझ पारेर आएँ तडपिँदै बाँचेका सूक्ष्म अतीत भ्रूण तडपिँदै बाँचेका सूक्ष्म अतीत भ्रूण बिउजिने नाताका बीज मारेर आएँ हुन्न थियो तोडेर साथ समाई हात जानु हुन्न थियो तोडेर साथ समाई हात यादको झुलुङ्गे पुल तारेर आए रातमा जुन थियो पास सम्झेर उनी प्रितको निभाई दीप सारेर आए यादको मेलामा आँसु झारेर आए फर्किँदा बासैमा साँझ पारेर आए आहा फर्किँदा बासैमा साँझ पारेर आए धन्यवाद दिन चाहन्छु निकै निकै सुन्दर शेरहरूको लागि तारा प्रसादजीलाई त्यस्तै गरी हामीहरूसँग अर्को गजल छ गजलकार रामचन्द्र बिखर्चीजीको चितवनका गजलकार हुनुहुन्छ उहाँको गजल राख्न मन लाग्यो यहाँनिर रोपी गोडी हुर्काउँदा बगैँचाको माली भएँ त्यही फुल भमराले चुसेपछि खाली भए रोपी गोडी हुर्काउँदा बगैँचाको माली भएँ त्यही फुल भमराले चुसेपछि खाली भएँ मगमगाई बाँच्न उसले छरेपछि यो धरतीमा मगमगाई बाँच्न उसले छरेपछि यो धरतीमा उसकै सामु म त केवल गनाउने नाली भएँ हृदयमा राखी उसलाई चोखो प्रित लगाउँदा हृदयमा राखी उसलाई चोखो प्रित लगाउँदा बैस चुस्ने भमरा झैँ उनको लागि जाली भएँ फुल फुली फल लाग्दा उनकै सामु बजारमा फुल फुली फल लाग्दा उनकै सामु बजारमा म त हजुर पतेरोले चुसेको त्यो बाली भए दुःख सुख हाँसो खुसीसँगै सँगै हुन्छ भन्दा दुःख सुख हाँसो खुसीसँगै सँगै हुन्छ भन्दा एनामाथि सुन्दरीले पुछेको त्यो लाली भए रोपी घोडी हुर्काउँदा बगैँचाको माली भए त्यही फुल भमराले चुसेपछि खाली भएँ तपाईँहरू माझ गजलकार रामचन्द्र विखर्चीको गजल राखेँ यहाँनिर अर्को गजल छ हामीसँग आजको कार्यक्रमको लगभग अन्तिम गजल भन्नुपर्छ रविन शर्मा गाई जहदा नवल प्रासीका मित्रको गजल राख्न चाहन्छु यति बेला पुगिसके लक्ष्यमा म रुक्ने छैन अब लाचार भए शत्रु सामु झुक्ने छैन अब पुगिसके लक्ष्यमा म रुक्ने छैन अब लाचार भए शत्रु सामु झुक्ने छैन अब अति भयो धाक धम्की कति सहु मैले भण्डाफोर गर्छु यिनका लुक्ने छैन अब खेर गयो मेहनत वर्षौँसम्म पनि लाग्छ पक्कै निशानामा चुक्ने छैन अब चुसेकै छस् हाम्रो रगत तैँले युगौँदेखि तैँले जति चुसे पनि सुक्ने छैन अब हिँड्दै थियो मेरो शत्रु बुद्ध हाम्रो भन्दै हिँड्दै थियो मेरो शत्रु बुद्ध हाम्रो भन्दै छातीमा नै गोली ठोकेँ भोक्ने छैन अब यस्तो काम गर्ने सोच छ बनाउन देश यस्तो काम गर्ने सोच छ बनाउन देश दुनियाँले रबिनलाई थुक्ने छैन अब पुगिसके लक्ष्यमा म रोक्ने छैन अब लाचार भएँ शत्रु सामु झुक्ने छैन अब लाचार भए शत्रु सामु झुक्ने छैन अब धन्यवाद दिन चाहन्छु तपाईँ सम्पूर्णलाई ज जसले गजल पठाउनु भयो ज जसका गजलहरू मैले कार्यक्रममा वाचन गरेँ र कतिपय साथीहरूका गजलहरू वाचन गर्न सकिनँ ती गजलहरूलाई अर्को श्रृङ्खलामा अवश्य स्थान दिनेछु भन्न चाहन्छु तपाईँहरू सम्पूर्णको माझमा र अब भने कार्यक्रमबाट विदा हुनुपर्ने बेला भइसकेको छ आज कार्यक्रम सुन्न पाउनु भएको छैन भने भोलि अथवा तपाईँहरूको समय मिलाएर जुनसुकै समयमा पनि तपाईँले ब्लगहरूबाट कार्यक्रम सुन्न सक्नुहुन्छ त्यसको लागि ब्लगबाट कार्यक्रम अपलोड गर्ने साथीहरूको नाम लिन चाहन्छु यहाँनिर तपाईँहरूमा आज W W W dot radio Devdaha dot blog spot dot com र डब्लु डब्लु डब्लु डट मेरो रापाको डट ब्लग स्पोर्ट डट कमबाट मुकेशले अपलोड गर्नुहुन्छ त्यस्तै गरी W W W dot Chisapani Nepal dot blog spot dot कमबाट रामशरण श्रेष्ठले W W W dot Mohan Bihani dot blog spot dot कमबाट भक्तिपुर साथ सर्लाहीका मित्र मोहन बिहानीले W W W dot Ashish Danai dot com dot एनपीबाट लमजुङका मित्र आशिष दनाईले त्यस्तै गरी पोखराका गजलकार अर्जुन दृष्टि पौडेलले W W W dot Arjun Drishti dot blog spot dot कमबाट त्यस्तै गरी बुट अल अनलाइन डट कमबाट याम थापा सङ्गमले सम्पूर्ण साथीहरूलाई हृदयबाटै आभार व्यक्त गर्न चाहन्छु जसले कार्यक्रमहरूलाई कार्यक्रमलाई सहयोग गर्नुहुन्छ जुनसुकै क्षेत्रबाट होस् उहाँहरू सम्पूर्णलाई सुनेर साथ दिने गजल पठाएर सम्पूर्णलाई धन्यवाद दिन्छु र विशेष गरी प्राजुबाट मेरो साथ दिने मुकेशलाई हृदयबाट आभार व्यक्त गर्दै आवाजबाट म युवराज लामिसँग प्रदीप पनि लिन चाहन्छु हस्त नमस्कार शुभरात्रि शुभ सपना थिए मलाई छोडी गयो भने आँसु हाली मर्छु भन्थे हो एकैछिन नबोलिदिए आँसु झरी रुन्छु भन्थे मलाई छोडी गयो भने आँसु हाली मर्छु हरा सुत्नु अगाडि आफ्नो घरको झ्याल ढोका राम्रोसँग लगाउनु भएको छ कि छैन एक पटक हेर्नुहोस् त